गए राति निधन भएका संगीतकार गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्त्येष्टि गरिने सरकारले राष्ट्रिय सम्मान दिने विप्लव नेतृत्वको माओवादीद्वारा सेभ द चिल्ड्रेन कार्यालयमा पेट्रोल बम प्रहार टिप्पर पल्टिँदा तीनजनाको मृत्यु एकजना एक गम्भीर घाइते अमेरिकी राष्ट्रपति चुनावका लागि हिलारीको उम्मेद्वारी लगभग पक्का तेइस सय तिरासी प्रतिनिधिको समर्थन र युरोकपमा ठूलो आक्रमण गर्ने योजना बनाएको खुलासा युरोकप दुई हजार सोह्रमा आक्रमण हुन सक्ने भन्दै सुरक्षा सतर्कता उच्च प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघाज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा धामी अब खबर विस्तारमा गैराती निधन भएका वरिष्ठ संगीतकार अमर गुरूङको हिन्दू र बौद्ध दुवै विधिद्वारा अन्तिम संस्कार गरिने भएको छ उनको सब अहिले नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिएको उनका महिला छोरा राजुले जानकारी दिएका छन् उनको पशुपति आर्यघाटमा आज दहा संस्कार गरिने र अन्तिम संस्कार हिन्दू र बौद्ध दुवै विधिबाट हुने छोरा राजुले जानकारी दिनुभएको छ भोजन नली मधुमेह रक्तचाप लगायतका समस्याका कारण गुरुङको निधन भएको हो उनी गत हप्तादेखि स्थानीय ग्रान्डी अस्पतालमा उपचाररत थिए उनले रातो र चन्द्र सूर्य नौ लाख तारा उदाय म अमर हुँ तिमी धरती लगायतका करिब पाँच गीतमा संगीत भरेका थिए उनले गीतकार संगीतकार र गायक तिनै विधामा पोक्त थिए नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङले करिब हजार गीतमा संगीत भर्नुभएको थियो भने छ सात सय गीत उनकै शब्द र स्वरमा रहेका थिए यसैबीच संगीतकार अमर गुरुङलाई राष्ट्रिय सम्मानका लागि अन्त्येष्टि गरिने भएको छ प्रधानमन्त्रीको निर्देशनमा गुरुङलाई राष्ट्रिय सम्मान दिन लागि हो यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलको प्रस्ताव रहेको थियो प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय अमर गुरूङलाई सांगीतिक आकाशका कहिले ननिम्ने ताराको संज्ञा दिएका छन् गुरूङको निधनमा शोध सन्देश व्यक्त गर्दै मंगलबार प्रधानमन्त्री ओलीले नौ लाख तारा उदाय गीतमा भरेको संगीतबाट स्वर्गीय गुरूङ विदेश स्वदेशमा मात्रै होइन विदेशमा पनि चर्चाको केन्द्रमा पुगेको बताएका छन् स्वगीतबाट गीतबाट शुरू भएको गुरूङको देश भक्तिपूर्ण उचाइ नेपाली राष्ट्रिय गीतको संगीतसम्म आइपुग्दा झनै माथि पुगेको प्रधानमन्त्रीको भनाइ छ नेकपा माओवादीका कार्यकर्ताले राति एघार बजे सेभ द चिल्ड्रेनको कार्यालय चौतारामा आक्रमणको प्रयास गरेका छन् प्रहरीका अनुसार पाँच पाँच र छ जनाको समूहमा आएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको दलका कार्यकर्ताले चौतारा स्थित कार्यालयमा प्लास्टिकको बोतलमा पेट्रोल हाली आक्रमण गरेको र आक्रमणबाट परिसरभित्र पार्किङ गरिराखेको बा तेह्र सय उन्साठी चौध नम्बरको स्कार्पियो गाडीमा सामान्य क्षति पुगेको छ यसैबीच सो दलले विज्ञप्ति जारी गरी भूकम्पपछि जिल्लामा पुनर्निर्माण र राहत वितरण गर्दै आएका गैर सरकारी संस्था सेवामुखी भन्दा पनि कमाउमुखी बन्दै गएका आक्रमण गएका कारण आक्रमण गरेको जनाएको छ विज्ञप्तिमा भनिएको छ निश्चित व्यापारीसँग मिलेर कमिसनले जनतालाई निश्चित पसलमा सामग्री खरिद गर्न बाध्य बनाएको सामान्य सामानको मूल्य साबिकको भन्दा दुब्बर पार्न लगाएको रु पाँच अर्ब भन्दा बढीका काम गरे पनि कुनै हिसाब किताब पारदर्शी नभएको र संस्थाले वितरण गरेको राहत सामग्री गुणस्तरहीन भएकोले आक्रमण गरेका हौं रोल्पा दाङ सिमाना नजिकै टिप्पर पल्टिँदा तीनजनाको घटनास्थलमा मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् दाङको सोनापुर सिमेन्टका लागि रोल्पा दुबी डाँडा नयाँ गाउँबाट कच्चा पदार्थ लिएर आउँदै गरेको रा एक ख नौ सय सत्ताइस नम्बरको टिप्पर दाङ सय घाको पेदा भन्ने ठाउँमा सोमबार राति दुर्घटना भएको हो दुर्घटनामा टिप्परका चालक सल्यान माल्टा नौका सत्ताइस वर्षीय तिलक बहादुर घरती सैघा दुई दाङका अठार वर्षीय अजय नेपाली र सहचालक सल्यान सिद्धेश्वरी नौका अन्दाजी पच्चिस वर्षीय जित बहादुर थापाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ दुर्घटनामा सैगा दुईका उन्नाइस वर्षीय खेम बहादुर सार्की गम्भीर घाइते भएका छन् उनको राप्ती क्षेत्रीय अस्पताल घोराईमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगंज लगिएको छ संविधानप्रति असन्त असन्तुष्टि राख्दै आन्दोलन गर्दै आएका संघीय गठबन्धनले मंगलबारदेखि काठमाडौँमा रिले अनसन थालेका छन् गठबन्धनले बिहान सात बजेदेखि खुला मञ्चमा अनसन थालेको हो अनसनमा गठबन्धनका संयोजक उपेन्द्र यादव सहित शरद सिंह भण्डारी परशुराम तामाङ महेन्द्र राय यादव लक्ष्मणलाल कर्ण राजकिशोर यादव कुमार लिङदेन भानुराम थारू डाक्टर ओम गुरूङ लगायतका गठबन्धनका शीर्ष नेताहरूको सहभागिता छ आन्दोलन र दलका तर्फबाट पालै पालो सहभागिता जनाउने गठबन्धनले जनाएको छ तरै मधेसमा छ महिनासम्म आन्दोलन गर्दा पनि आफ्ना माग पूरा नगरेको भन्दै गठबन्धनले काठमाडौँ केन्द्रित आन्दोलन थालेको हो प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको हितका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् सुर्खेत जिल्लाको वीरेन्द्रनगर स्थित मध्यपश्चिम विश्वविद्यालयको सिनेट बैठकमा भाग लिँदा जाने क्रममा नेपालगंज विमानस्थलमा मंगलबार बिहान पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई विघटन नगरेर नै राष्ट्रिय सहमतिको सरकार निर्णयका लागि प्रयास भइरहेको बताएका छन् सहमतिका लागि प्रति पक्षमा रहेका सबै दलहरूसँग विचार विमर्शन थालिएको छ छलफल भइरहेको छ अर्को संसदीय निर्वाचन नभएसम्म यो सरकारलाई काम गर्न दिनुपर्ने उनको भनाइ थियो उनले अगाडि भने संविधान कार्यान्वयनका लागि पनि राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति आवश्यक छ राष्ट्रिय सहमतिको सरकार भयो भने संविधानको कार्यान्वयन अझै सजगताका साथ अघि बढ्छ त्यसका लागि पनि हामीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि जोड़ दिएका हौं अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सूचना तथा संचार मन्त्री शेरधन राई र संचार सचिव दिनेश थपलियाको ध्यान आकर्षण गराएको छ प्रेस काउन्सिल नेपालमा सदस्यका रूपमा नियुक्त पाएका दीपक पाठकलाई सरकारले दिएको नौ लाख त्रिपन्न हजार पाँच सय रूपियाँ कानूनसम्म नदेखिएको भन्दै अख्तियारले ध्यान आकर्षण गराएको हो पाठकलाई भुक्तानी गरिएको सो रकम फिर्ता गर्नसम्म समेत अख्तियारले भनेको छ अख्तियारले सूचना तथा संचार मन्त्रालयलाई लेखेको पत्रमा भनेको छ पाँच वर्षको लोक कल्याण कल्याणकारी विज्ञापन बापतको रकम मार्गदर्शन पत्रिकालाई रु नौ लाख त्रिपन्न हजार पाँच सय भुक्तानी गरेको देखिँदा तीन वर्षको रकम प्रचलित कानून र स्वीकृत मापदण्ड विपरीत वर्गीकरणमै नपरेको अवधिको रहेकाले कानूनसम्म देखिएन त्यसै गरी प्रेस काउन्सिलमा पाठकको नियुक्ति पनि आएको निर्णयसम्म नदेखिएको आयोगका उपसचिव खडानन्द गुरूङले लेखेको पत्रमा उल्लेख छ सरकारले कर्मचारी प्रशासनलाई सेवाग्राही प्रति उत्तरदायी बनाउन थप अर्को नयाँ निर्देशन दिएको छ सोमबार बसेको मुख्य सचिव स्तरको बैठकले आगामी आर्थिक वर्षको कार्यक्रममा चैत्र मसान्तपछि असार मसान्तसम्म जिल्ला क्षेत्र स्थानीय स्तरका निकायहरूमा कार्यरत कर्मचारीहरूलाई आफ्नो कार्यथलो छाड्ने गरी केन्द्रीय क्षेत्रीय निकायहरूले गोष्ठी सेमिनार अन्तर्क्रिया लगायतका कार्यक्रम नराख्न निर्देशन दिएको छ यसअघि सचिव स्तरको बैठकले चालु आर्थिक वर्षभित्र कार्यालय प्रमुखहरूको सरुवा गर्न निर्देशन दिएको थियो मुख्य सचिव सोमलाल सुवेदीले आगामी आर्थिक वर्षको आक्रमण कार्यक्रम बनाउँदा चैत्र मसान्तदेखि असार मसान्तसम्म कार्यालय प्रमुखले कार्य नै छाड्नुपर्ने गरी बैठक गोष्ठी र छलफल नराख्दा नराख्न निर्देशन दिएको बताएका छन् अहिले कार्यालय प्रमुखहरू कार्यालय छोडेर विभिन्न बैठक र गोष्ठीमा सहभागी भइरहेको र कार्यालय छोडेर हिँड्दा सेवा गराइले दुःख पाएको भन्दै कम्तीमा असार मसान्तसम्म कार्यालय नछोड्न मुख्य सचिव सुवेदीले निर्देशन दिएका छन् बझाङको खिरताडी गाविस आठमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर ज्यान गएको छ सोमबार बेलुका घाँस काट्न गएकी सिरातडी आठकी पैतिस वर्ष कि किन्तिरा जोशीको भीरबाट लडेर ज्यान गएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभएको छ उहाँलाई घाँस काट्ने क्रममा माथिबाट आएको ढुङ्गाले टाउकोमा लागेर भीरबाट लड्दा घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ अमेरिकी राष्ट्रपति चुनावका लागि उम्मेद्वार बन्ने होडमा रहेकी हिलारी क्लिन्टनले आवश्यक प्रतिनिधि संख्या पूरा गरेकी छन् डेमोक्रेटिकको तर्फबाट उम्मेद्वार बन्न चाहने तेइस सय तिरासी प्रतिनिधिको समर्थन क्लिन्टनले पाइसकेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ डेमोक्रेटिकले को तर्फबाट क्लिन्टनसँगै बनी बर्नी सान्डेरेस उम्मेद्वारको होडमा छन् तर क्लिन्टनले आवश्यक मत पूरा गरेपछि डेमोक्रेटका तर्फबाट नै उम्मेद्वार बन्ने लगभग पक्का भएको बताएको छ र फ्रान्सका एक नागरिकले युरोकप फुटबल प्रतियोगितामा ठूलो आक्रमण गर्ने योजना बनाएको खुलासा भएको छ गत महिना ठूलो मात्रामा हतियारसहित युक्रेनमा पक्राउ परेका पच्चिस वर्षीय फ्रान्सेली नागरिक ग्रेगुआ मातोले युरोकप फुटबलमा आक्रमण गर्ने योजना बनाएको खुलासा भएको अधिकारीहरूले जनाएका छन् पक्राउ परेका व्यक्तिले पुल बाटो एक मस्जिद तथा यहुदीको पूजा स्थललाई आफ्नो निशाना बनाउन चाहेको बताएको छ यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक गए राति निधन भएका संगीतकार गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्त्येष्टि गरिने सरकारले राष्ट्रिय सम्मान दिने विप्लव नेतृत्वको माओवादीद्वारा सेभ द चिल्ड्रेन कार्यालयमा पेट्रोल बम प्रहार टिप्पर पल्टिँदा तीनजनाको मृत्यु एकजना गम्भीर घाइते अमेरिकी राष्ट्रपति चुनावका लागि हिलारीको उम्मेद्वार लगभग पक्का तेइस सय तिरासी प्रतिनिधिको समर्थन र युरोकपमा ठूलो आक्रमण गर्ने योजना बनाएको खुलासा युरोकप दुई हजार सोह्रमा आक्रमण हुन सक्ने भन्दै सुरक्षा सतर्कता उच्च हौस् त समाचार सर्वर गर्नुभएकोमा तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद प्राविधिक मित्र वीरेन्द्रलाई धेरै धेरै धन्यवाद भन्दै समाचार बुलेटिनबाट मलाई पनि आज्ञा दिनुहोस् नमस्कार